नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू जनताको भावनाको कदर नगरी असंवैधानिक र अलोकतान्त्रिक रूपमा संसद विघटन गरिनु दुःखद पक्ष रहेको नगर प्रमुख गैरेको भनाई सङ्घ नगर प्रमुख कार्यक्रम अन्तर्गत नगर प्रमुख गैरे नडे थाँतीमा भैँसे दानसिंह डाँडा सामुदायिक वन उपभोक्ता समूहको तेस्रो वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन सम्पन्न नेपाल सुनसादी शिल्प व्यवसाय सङ्घ गलकुट शाखाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गलकुटमा नगरपालिका स्तरीय नेवा मिसा दबु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 सय नब्बे मोबाइल सन्तानब्बे एकचालिस सत्तरी त्रिहत्तर उनातिस प्रोप्राइटर संगीत थापा बर्गर कर्णरोहित बेकरी क्याफे गलकोट नगरपालिका तिन हटिया बजार गलकोट स्क्वायर हाउसको पहिलो तला गलकोट बागलुङ अब समाचार विस्तारमा गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले जनताको भावनाको कदर नगरी असंवैधानिक र अलोकतान्त्रिक रूपमा संसद विघटन गरिनु दुःखद पक्ष रहेको बताउनु भएको छ सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौँ बार सेवा केन्द्र गाँडेबार सेवा केन्द्रको समुद्घाटन गर्दै नगर प्रमुख गैरीले नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक द्वण्डका कारण देशमा राजनैतिक अस्थिरता सिर्जना भएको भन्दै पार्टीको गुटगत अन्तर कारण वर्तमान सरकार सरकारले जनताको भावनाले कदर नगरी चालिएको उक्त कदम नेपाली जनताले कुनै पनि हालतमा मान्ने नहुने बताउनुभयो गैरेली नेपालको सार्वभौम सत्ता नेपाली जनतामा रहेको भन्दै नेपाली जनताले नै राजनीतिक अस्थिरतालाई लाइनमा ल्याउने बताउनुभयो गैरेले संसद विघटनको विषय अदालतमा रहेको भन्दै अदालतले जनताको पक्षमा नै निर्णय गर्ने विश्वास व्यक्त गर्दै यदि अदालतको निर्णय जनताको पक्षमा नभए नेपाली जनताले त्यसको खण्डन गर्ने बताउनु भयो सेवा केन्द्रको समुद्घाटनकै अवस्क्रममा नगर प्रमुख गैरेले सहकारीले वित्तीय क्षेत्रलाई एकीकृत गर्नको लागि सहकारी संस्थाहरू बीच एकीकरण हुनुपर्ने बत समेत बताउनुभयो पछुवा खोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड काण्डवास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिआइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच गत पौष सत्र गति एकीकरण भई सिवाइसी सहकारीले चौधौँ सेवा केन्द्र गलकोट नगरपालिका वडा नम्बर आठमा सिवाइसी सहकारी संस्था काँडेवास सेवा केन्द्र समुद्घा उद्घाटन गरेको सिवाइसी सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले जानकारी दिनुभयो कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर आठका वडा अध्यक्ष रामप्रसाद कणेल सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका उपाध्यक्ष गण्डकी थापा सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य हर्कबहादुर पाण्डे हर्कबहादुर पाण्डे पटका राजस्थान र राज भण्डारी राजेशन र राज राज भण्डारी समाजसेवी आत्माराम शर्मा सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गल्को सेवा केन्द्रका सचिव खिम सहानी सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काँडेवास सेवा केन्द्रका सञ्चालन व्यवस्थापन उपसमितिका संयोजक पवित्र बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रममा सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका नयाँ सेयर सदस्यहरूलाई स्वागत गरिएको थियो कार्यक्रम सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रसाद शर्माको अध्यक्षता सिवासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काँडवा सेवा केन्द्रका कोषाध्यक्ष नमकुमार सापकोटाको स्वागत तथा सिवासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काँडवा सेवा केन्द्रका सचिव सुशीला चालिसीको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका नागरिकहरू नगर सदरमुकाम तथा जनप्रतिनिधिसँग सम्पर्कमा आउन नसक्दा पछाडि परेको समुदाय स्तरमा भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको छ यसैबीच आज गलकुट नगरपालिकाका वडा नम्बर दुईको नैठाँटी जसपुरमा भेटघाट एवं अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ गलकुट नगरपालिकाका नगर प्रमुख भर शर्मा गैरी वार्ड नम्बर दुईका वडा अध्यक्ष हिमबहादुर भण्डारी वडा सदस्य घनश्याम कुँवर लगायतको टोली आज गलकुट नगरपालिका वार्ड नम्बर दुईको नैठाँटी जस सुन्न पुगी नागरिकहरूसँग प्रत्यक्ष रूपमा भेटघाट एवं नागरिकहरूको समस्या र समाधानको लागि आफू र आफ्नो स्थानीय सरकारले गर्न सक्ने र गर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो नगर प्रमुख गैरीले स्थानीय सरकार नागरिकहरूसँगै सहज पहुँचमा हुनुपर्ने बताउँदै सोही अनुरूप प्रत्यक्ष रूपमा नागरिकहरूको बस्ती बस्तीमा पुगी नागरिकको समस्या बुझ्ने गरेको बताउनुभयो उहाँले वर्तमान समयमा नेपाली राजनीतिक अस्थिरतातर्फ उन्मुख भएको भन्दै यसलाई सुरक्षित अवतरण गराउने जिम्मा नागरिकको भएको भन्दै सम्पूर्ण नागरिकहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो कार्यक्रममा नगर प्रमुख सहितको जनप्रतिनिधिको टोलीले स्थानीय स्तरमा भइरहेका योजनाहरूको अनुगमन गर्दै गलकुट नगरपालिका वार्ड नम्बर दुईमा सञ्चालन भइरहेका योजनाहरूलाई नगरपालिकाले सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गलकुट नगरपालिका वार्ड नम्बर दुईका वडा सदस्य घनश्याम कुँवरले जानकारी दिनुभयो भैँसे डान्सिङ डाँडा सामुदायिक वन उपभोक्ता समूहको गलकुट नगरपालिका वडा नम्बर पाँचको तेइसौँ वार्षिक साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ कार्यक्रममा बोल्दै गलकुट नगरपालिका वडा नम्बर पाँचका वडा सदस्य एम बहादुर बस्नेतले आफ्नो ठाउँमा रहेको वन पैदावारबाट धेरैभन्दा धेरै फाइदा लिनुपर्ने बताउनु भएको थियो उहाँले सानातिना बोट बिरुवाहरूको संरक्षण गरी आवश्यकतामा मात्रै वन जङ्गलको उपभोग गर्नुपर्ने बताउनुभयो कार्यक्रममा डान्सिङ डाँडा सामुदायिक वन उपभोक्ता समूहको सचिव लीला कुमारी कण्डेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा भैसे डान्सिङ डाँडा सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्य समिति गठन गरिएको छ चित्रबहादुर बस्नेतको अध्यक्षतामा पन्ध्र सदस्य नयाँ कार्य समिति गठन गरिएको छ समितिको उपाध्यक्षमा बालकृष्ण बस्नेत सचिवमा लालबहादुर कार्की कोषाध्यक्षमा मुगा सानी र सहसचिवमा थम्मन हमाल रहनु भएको छ त्यस्तै कार्यक्रम क्रममा गलकुट नगरपालिका वडा नम्बर पाँच निवासी हाल क्यानाडाबाट आउनु भएको राजमान खत्रीले शिवालय मन्दिर निर्माणको लागि एक लाख पचास हजार र शिवसिद्ध मन्दिर तथा प्रगतिशील महिलाद्वारा निर्मित भवनलाई पचास हजार सहयोग गर्नु भएको थियो शिवालय मन्दिरको पुननिर्माणको लागि गलकुट नगरपालिकाबाट विनियोजित पचास हजार बजेट निकासीको लागि लालबहादुर कार्कीको अध्यक्षतामा पाँच सदस्यीय समिति समेत गठन गरिएको छ समितिको सचिवमा बालकृष्ण बस्नेत र कोषाध्यक्षमा विमला खत्री बस्नेत रहनु भएको छ कार्यक्रममा घुम्टे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोसन बहादुर बस्नेत हरियाली बौद्धेश्वर सहकारी संस्था लिमिटेडका अध्यक्ष टोपनारायण खत्री जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक देवबहादुर खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रम डान्सिङ डाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालबहादुर बस्नेतको अध्यक्षता उपाध्यक्ष चित्रबहादुर बस्नेतको स्वागत तथा सहसचिव थोमन हमालको सञ्चालनमा सम्पन्न भएको थियो thank you नेपाल सुनचाँदी शिल्प व्यवसाय सङ्घ गलकुट शाखाको प्रथम साधारण सभा तथा अधिवेशन गलकुटमा सम्पन्न भएको छ दुई हजार सत्तालिस सालमा गलकुटमा स्थापना भएको नेपाल सुनचाँदी शिल्प व्यवसाय सङ्घ गलकुट शाखाको प्रथम साधारण सभा तथा अधिवेशन आज सम्पन्न भएको हो कार्यक्रममा नेपाल सुनचाँदी शिल्प व्यवसाय सङ्घ गलकुटका वरिष्ठ उपाध्यक्ष भीमबहादुर सुनार सचिव महेश घिमिरे वरिष्ठ सदस्य थमन सुनार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रममा गलकुटमा सुनचाँदी व्यवसाय सञ्चालन गरेका सम्पूर्ण व्यवसायहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो साधारण सभा नेपाल सुनचाँदी शिल्प व्यवसाय सङ्घ गलकुट शाखाका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता नेपाल सुनचाँदी शिल्प व्यवसाय सङ्घ केन्द्रीय अध्यक्ष टङ्क बहादुर बराइलीको प्रमुख आतिथ्यता तथा महासचिव दिपक पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो झिङ्गो संस्कृति झिङ्गो छि हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने उद्घोषका साथ नेवा मिसा दबु बाग्लुङको आयोजनामा कलकत्तमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा बोल्दै नेवा मिसा दबुका केन्द्रीय सदस्य रम्बा साक्यले नेवारी महिलाहरू एकजुट हुनुपर्ने हुनुपर्ने बताउनु भएको छ उहाँले नेवार जातिको संस्कृति परम्पराको जगेर्ना र प्रवर्तन गर्नका लागि सम्पूर्ण नेवारहरू एक हुनुपर्ने भन्दै नेवार जातिको संस्कृतिलाई पहिचानको रूपमा अगाडि बढाउनु गर्नुपर्ने भयो साकेले नेवारी महिलाहरूले अग्रसर गराउनको लागि नेवा मिसा दबुले मुख्य भूमिका खेलेको समेत बताउनु भयो कार्यक्रममा नेवा मिसु दबु गण्डकी प्रदेशका सदस्य किरण सैजु नेवा मिसा दबु बागलुङको नगर कमिटिका अध्यक्ष रम्बा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो सो अवसरमा मिना श्रेष्ठको अध्यक्षतामा सत्र सदस्य गलकुट नगरपालिका स्तरीय नेवा मिसा दबु गठन गरिएको छ समितिको उपाध्यक्षमा नितु श्रेष्ठ श्रेष्ठ कोषाध्यक्षमा शारदा श्रेष्ठ सचिवमा सावित्रा श्रेष्ठ र सहसचिवमा टुक कुमारी श्रेष्ठ रहनु भएको छ समितिको सदस्यहरूमा सपना साके सुषमा श्रेष्ठ रविना श्रेष्ठ रेणु श्रेष्ठ कमला श्रेष्ठ मन्दिरा श्रेष्ठ पार्वती श्रेष्ठ इन्द्र श्रेष्ठ सुशीला श्रेष्ठ समिक समिस्ता श्रेष्ठ भावगती श्रेष्ठ रहनु भएको छ भेलाले बिजुली श्रेष्ठको संयोजकत्वमा पाँच सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ समितिको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 बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच सुरेश खत्री म्यानेजिङ डाइरेक्टर पेन्गोलिङ ट्राभल्स प्राइभेट लिमिटेड पुतली सडक काठमाडौँ सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् गलकुट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला राष्ट्रिय जनमोर्चा गलकुट नगरपालिका वार्ड नम्बर एकको वडा कमिटिको आयोजनामा वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा नगर कमिटी अध्यक्ष टङ्क केसीले नेपालमा रहेका ठूला दलहरू सत्तामा जानको लागि जनतासँग झुटा आश्वासन दिन पछाडि नपरेको बताउनुभयो उहाँले सत्तामा पुगेपछि देश जनतालाई गरेका बाचाहरू पुरा नगरी जनतालाई धोका दिएको आरोप समेत लगाउनुभयो केपी ओली सरकारले गरेको संसद विघटन असंवैधानिक र संविधानकै हत्या भएकोले संसद पुनस्थापना गरी संविधानको संरक्षणको लागि आन्दोलनमा लाग्नुपर्ने अवस्था आएको बताउनुभयो वर्तमान देशको राजनीतिक अवस्था र राष्ट्रिय जनमोर्चाको दृष्टिकोणको विषयमा छलफल र कार्यकर्ता बीचको आत्मीयता साटासाट गर्नको लागि कार्यक्रमको आयोजना गरेको गलकुट नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष नेत्र बुढाथोकीले जानकारी दिनुभयो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ गलकुट नगरपालिका वार्ड नम्बर एकका वडा सदस्य दुर्गा पुन अखिल नेपाल शिक्षक सङ्घका सदस्य पूर्ण चोखाल राष्ट्रिय जनमोर्चा गलकुट नगर सचिव लालबहादुर राणा राष्ट्रिय जनमोर्चाका ज्येष्ठ सदस्य डिलबहादुर काउचा भीमप्रसाद पुन लगायतले शुभ मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकुट नगरपालिका वार्ड नम्बर एकका वडा कमिटी अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षता कोषाध्यक्ष क्याप्टेन लिलबहादुर खत्रीको स्वागत र सचिव पूर्णबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो यसैबीच राष्ट्रिय जन मोर्चा गलकुट नगरपालिका वार्ड नम्बर आठको बैठक सम्पन्न भएको छ बैठकमा आगामी माघ चौबिस गति राष्ट्रिय जनमोर्चाको गलकुट नगर स्तरीय भेला सम्पन्न गर्ने निर्णय भएको छ कार्यक्रममा नगर सम्पूर्ण नगरपालिकाभित्रका मानिसहरू उपस्थित हुन समेत राष्ट्रिय जनमोर्चा गलकुट नगरपालिका वार्ड नम्बर आठका वडा कमिटीले अनुरोध गरेको छ बैठक राष्ट्रिय जनमोर्चा गलकुट नगरपालिका वार्ड नम्बर आठको वडा अध्यक्ष श्याम सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो गलकुट नगरपालिका वडा नम्बर तिन तल्लो लमाईमा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ गलकुट नगरपालिका वडा नम्बर तिन तल्लो लमाईका बहादुर खत्रीको एघारौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा तल्लो लमाई समाज जापानका युवा संयोजक टेक बहादुर अधिकारीले बालबच्चाका उच्च शिक्षामा केही राहत पुगोस् भन्ने उद्देश्यले र परिवारमा परेको दुःखमा थोरै भए पनि राहत मिलोस् भन्ने बनाउने सहयोग गरिएको बताउनुभयो समाज जापानका उपाध्यक्ष रविन अधिकारीले मृतकको परिवारलाई छ लाख दस हजार हस्तान्तरण गर्नु भएको समाजसेवी खिमादेवी अधिकारीले जानकारी दिनुभयो कार्यक्रम क्याप्टेन पूर्ण बहादुर खत्रीको अध्यक्षता तथा टोल विकास समितिका अध्यक्ष तारा बहादुर अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो अधिकारीको गत माघ सात गते मृत्यु भएको थियो गलकुट नगरपालिका वडा नम्बर तीन बेसीमा स्रष्टासँग पलेटीमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा गलकुट सामुदायिक सेवा केन्द्रकी प्रमुख मञ्जु शर्मा चालिसीले गलकुटको विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका एकता सद्भाव र उन्नतिको लागि साहित्यिक विकास हुनु आवश्यक रहेको बताउनुभयो कार्यक्रममा गलकुट बहुमुखी क्याम्पसका सहायक प्राध्यापक जीवनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भगवान बोहरा क्षेत्री नेपाल ब्याङ्क लिमिटेडकी प्रबन्धक देवी थापा बोहरा ब्रह्मकुमारी विश्वविद्यालयकी लक्ष्मी दिदी रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रममा स्रष्टा सुन्तरी कुँवरले पाँचवटा कविता दसवटा मुक्तक र पाँचवटा गजल वाचन गर्नुभएको थियो कार्यक्रमको अवसरमा स्रष्टा सम्मान पनि समेत गरिएको थियो कार्यक्रम गलकुट नारी साहित्य समूहकी अध्यक्ष माया चालिसीको अध्यक्षता उपाध्यक्ष मिना चोखालको स्वागत तथा सहसचिव जीवनज्योति विकको सञ्चालनमा सम्पन्न भएको थियो नम्बर छ कालीमाटी नौ बेसी टोलको भेला सम्पन्न भएको छ भेलामा टेक टेकबहादुर थोकीको अध्यक्षतामा तेह्र सदस्य कालीमाटी नौ बेसी टोल विकास समिति गठन गरिएको छ समितिको उपाध्यक्षमा लालबहादुर खत्री सचिवमा गगन कोण कोषाध्यक्षमा बहादुर खत्री र सहसचिवमा भक्त बहादुर खत्री रहनु भएको छ भेलाले नरबहादुर खत्री हर्कबहादुर पाण्डे वीरबहादुर चोखाल नरबहादुर थापा धना सुवेदी दीपक शर्मा सुशीला सुशीला खड्का राईको सात सदस्य सदस्य सल्लाहकार समिति समेत गठन भएको गरेको छ समितिले टोलका टोलका शान्ति सुरक्षा टोलको विकास र अन्य कार्य गर्ने जनाएको छ भेलामा वडा अध्यक्ष नरबहादुर खत्री सल्लाहकार सदस्य हर्कबहादुर पाण्डे सदस्य सिंह दर्जी लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रम गलकोट नगरपालिका वडा नम्बर छका वडा अध्यक्ष नरबहादुर खत्रीको अध्यक्षता तथा समाजसेवी हर्कबहादुर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट ब्याडमिन्टन सङ्घको आयोजनामा वनभोज कार्यक्रम भ्युटारमा सम्पन्न भएको छ गलकुट ब्याडमिन्टन सङ्घका अध्यक्ष भीमसेन श्रेष्ठले राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद अन्तर्गत खेलाडीहरूको पर्यटन प्रवर्धनमा समेत योगदान दिनुपर्ने बताउनुभयो उहाँले खेलाडीहरूको आपसी सहयोग र सद्भाव अभिवृद्धि गर्ने गरी पर्यटकीय क्षेत्र भ्यू वनभोज कार्यक्रम आयोजना गरिएको बताउनुभयो कार्यक्रममा स्वादिष्ट खानाका परिकारहरूको स्वाद लिँदै सांस्कृतिक कार्यक्रम तथा आफ्नो कला प्रदर्शनले मन रञ्जनका साथमा आत्मीयता साटासाट गर्नुले खेलाडी तथा खेल प्रेमीहरूको एकताको सन्देश दिएको गलकुट ब्याडमिन्टन सङ्घका सचिव गगन कुँवरले बताउनुभयो यिनैविविध खबरसँगै साँझ सात बजेको गलकुद खबरका हामी अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक जनताको भावनाको कदर नगरी असंवैधानिक र अलोकतान्त्रिक रूपमा संसद विघटन गरिनु दुःखद पक्ष रहेको नगर प्रमुख गैरे नागरिक सङ्घ नगर प्रमुख कार्यक्रम अन्तर्गत नगर प्रमुख गैरे नरेठा भैसे लान्सिङ डाँडा सामुदायिक वन उपभोक्ता समूहको तेइसौँ वार्षिक साधारण सभा तथा नवौ अधिवेशन सम्पन्न नेपाल सुनसादी शिल्प व्यवसाय सङ्घ गलकुट नगर शाखाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गलकुट गलकुटमा नगरपालिका स्तरीय नेवा मिसा दबु गठन र राष्ट्रिय जनमोर्चाद्वारा दुईलाई भाटीमा वनभोज र काँडेवासमा बैठक सम्पन्न तल्लो लमाइमा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण कार्यक्रम सम्पन्न खबर खबरसँगै साँझ सात बजेको खबर खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार